you मिल्ने भाई लाई जाउ जिके रा जिबन मा गुन लाउना आलो घमा आनै जो नुन लाउना तेर पायो रार काको दुखामा रम न सिके रा तिम्लाई सजै राखे कुमुटो छा कि प्रेम उठाउने मिल्ने भैलाई जाउँ झिकेर प्रेम उठाउने मिल्ने भै जस्तै खायो पर्पलमा जाल आयो के पायो र काको दुखामा रम्न सिकेर तिमलाई सजै राखेको मुटु छ बाँकी त्यही मुटु नि मिल्ने भइलाई जाऊ झिके के पायौ र काको दुःखमा रम्न सिकेर तिमीकै चिन्ती के पायौ र अर्काको दुःखमा रम्न सिकेर तिमीलाई सझै राखेको मुटु छ बाँकी त्यही मुटु नि मिल्ने भइलाई जाउ सिकेर सिकेर तिमलाई सम्झाइराखेको मुटु छ बाँकी त्यही मुटु नि मिल्ने भए लैजाउ सिकेर त्यही मुटु नि